बाह्रजना घाइते भएका छन् काठमाडौँबाट बेरगंज जाँदै गरेको नाचार ख सात नौ दुई पाँच नम्बरको बस दिउँसो सभा दुई बजेतिर अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो दुर्घटनामा घाइते भएका मध्ये पाँचजनाको अवस्था जटिल रहेको र अन्यको सामान्य रहेको इलाका प्रहरी कार्यालय रत्नगरले जनाएको छ घाइतेहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले सबै दलको सहभागिता र समावेशितालाई सुनिश्चित गर्दै भइरहित वातावरणमा निर्वाचन गराउने सरकारको एकमात्र लक्ष्य रहेको प्रश्न पार्नु भएको छ वर्तमान सरकार निर्वाचनका लागि नै गठन भएको भन्दै रेग्मीले सबै दलको सहभागिता सुनिश्चित गर्दै निर्वाचन गराउन सरकारले तयारी गरिरहेको जानकारी दिनुभएको छ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सनको नवौं साधारण सभालाई आज काठमाडौँमा उद्घाटन गर्दै रेग्मीले निर्वाचनबाट नै मुलुकले निकास पाउने भएकाले निर्वाचनका लागि रचनात्मक भूमिका खेल्न समेत सबैलाई आग्रह गर्नुभएको छ सरकार निर्वाचन सम्पन्न गर्नका लागि कटिबद्ध रहेको समेत अध्यक्ष रेग्मीको जिकिर छ गुणस्तरीय शैक्षिक प्रणाली नभएकै कारण नेपाली युवाहरू विदेशी न बाध्य भएको भन्दै रेग्मीले विद्यालय मैत्री शिक्षा प्रणाली लागू गर्ने विषयमा छलफल भइरहेको बताउनु भएको छ कार्यक्रममा शिक्षा मन्त्री माधव पौडेलले सरकारी निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने तयारीमा लागेको जानकारी दिनुभएको छ नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले एकीकृत नेकपा माओवादीका कारण चुनावी वातावरण बन्न नसकेको आरोप लगाउनु भएको छ माओवादीले विगतमा गरेका सहमतिहरू तोड्दै गएकाले निर्वाचनको वातावरण बन्न नसकेको उहाँको बुझाइ छ नेपाल प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा नेता देउवाले चार राजनीतिक दलबीच भएका सहमति र सम्झौताहरू इमान्दारितापूर्वकका साथ पालना गर्न पनि एमावतीसँग आग्रह गर्नुभएको छ उहाँले अब पनि सहमतिहरू उल्टाउँदै जाने हो भने देश थप संकटमा पुग्ने चेतावनी दिनु भएको छ थ्रेस्ट होल संविधान सभा रहने सदस्य संख्या र उम्मेद्वारको योग्यताका विषयमा विगतमा भएको सहमतिकै आधारमा निर्वाचनमा जानुपर्ने देउबाको भनाइ छ चुनावी माहौल बनाउन सरकार पनि सक्रिय हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ देउवाले मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिन नपर्ने समेत बताउनु भएको छ राजीनामा दिनुपर्छ भन्ने सभापति कोइरालाको व्यक्तिगत विचार भएको उहाँले टिप्पणी पनि गर्नुभएको छ नयाँ संविधान निर्माण र लोकतन्त्रको सुदृढीकरणका लागि मङ्सिर महिनाको पहिलो हप्ताभित्र संविधान सभाको निर्वाचन गर्नुपर्ने बताउँदै देउवाले निर्वाचन सम्बन्धी ऐन कानून बनेपछि निर्वाचनको मिति घोषणा हुने धारणा राख्नु भएको छ सरकार विरुद्ध आन्दोलन र तेत्तिस दलीय मोर्चाका निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिएका दलहरूले गठबन्धनलाई धोका दिने आफूहरूको कुनै मनसाय नभएको बताएका छन् उनीहरूले औपचारिकताका लागि मात्र आयोगमा दर्ताका लागि आवेदन दिएको स्पष्टीकरण दिएका छन् नेकपा माओवादीको कार्यालयमा आज बसेको तेत्तिस दलको बैठकमा दर्ता भएका दलका नेताहरूले आफूहरू गठबन्धनप्रति प्रतिबद्ध रहेको समेत बताएका छन् वर्तमान सरकारको नेतृत्वमा हुने निर्वाचनमा भाग नलिने भन्दै आन्दोलनमा रहेका तेत्तिस दलीय गठबन्धनका अधिकांश दलले निर्वाचनमा भाग लिने जारी दर्ताका लागि आवेदन दिएपछि त्यसबारे छलफल गर्न बैठक बोलाइएको थियो दर्ता भएका दलको स्पष्टीकरणपछि बैठकले दर्ताकै समय सीमामा गठबन्धन फुटाउने षड्यन्त्र भएकोमा त्यसलाई असफल पारिएको निष्कर्ष निकालेको छ माओवादी पोलिट ब्युरो सदस्य हरिभक्त कणेलले दल दर्ताका लागि बिहिबारसम्म दिइएको समयसीमाभित्र आबद्ध केही दल दर्ता भए पनि गठबन्धन एक रहेको बताउनु भएको छ चैत एक गतेको पच्चिस बुधे बाधा फुकाउ र एघार बुधे सहमति खारेज नभएसम्म सरकारसँग वार्ता नगर्ने तथा निर्वाचनमा सहभागी नहुने सकिएको निर्णयलाई यथावत राख्ने निर्णय बैठकले गरेको कणेलले बताउनु भएको छ बैठकले देशका प्रमुख शहरमा प्रतिगमन र निर्वाचन विषयक विरोध अन्तर्क्रिया गर्ने निर्णय पनि गरेको छ चुनावी मन्त्री परिषदका दुईजना मन्त्रीले यसअघि लिँदै आएको पेन्सन नलिने घोषणा गरेका छन् अर्थ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री शङ्कर प्रसाद कोइराला र सूचना तथा संचार र शिक्षा मन्त्री माधव पौडेलले पेन्सन नलिने घोषणा गर्नु भएको हो यसअघि सचिवबाट अवकाश पाएका मन्त्री दुवै मन्त्रीको हैसियतमा सुविधा पाएसम्मका लागि पेन्सन रोक्का गरिदिन राष्ट्रिय वाणिज्य बैंक मैतीदेवी र बानेश्वर शाखामा निवेदन दिनुभएको थियो मन्त्रीहरूको निवेदनपछि अर्थ मन्त्रालयले महालेखा नियन्त्रकलाई पत्र लेखी पेन्सन रोक्का गर्न भनेको छ सरकारले पहिलो बैठकमा मन्त्री परिषद सदस्यहरूले दोहोरो सुविधा लिन नलिने निर्णय गरेको थियो म्यानमारको कचिन प्रान्तमा सङ्घर्षरहित विद्रोही र सरकार सरकारबीच युद्धविराम गर्ने सहमति भएको छ प्रान्त राजधानी मेक्टियानामा भएको युद्धविराम सम्झौतामा दुवै पक्षले सशस्त्र फौजलाई पछि हटाउने र युद्धविराम पालना गर्ने सात सहमति गरेका छन् सम्झौतामा कचिन स्वतन्त्रता संगठन र सरकार सरकारबीच छुट्टी राजनीतिक वार्ताको क्रम शुरू गरिने समेत सहमति भएको बीबीसी अनलाइनले उल्लेख गरेको छ म्यानमार सरकार र कचिन विद्रोही बीच तीन दिनसम्म भएको वार्तामा राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि चिनका प्रतिनिधि कचिन विद्रोहीहरू कचिनको सहायताको माग गर्दै करिब पचासदेखि सङ्घर्ष गर्दै आएका छन् र गोर्खा कप फुटबल प्रतियोगितामा आज हुने भनिएको समूह डी अन्तर्गतका खेल स्थगित भएको छ लगातारको वर्षाले मैदान हिलो भएपछि खेल स्थगित गरिएको आयोजक अखिल नेपाल फुटबल संघले जनाएको छ आज दशरथ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 त अवश्य लेखिन्छ क्यामरेड संविधान लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्नेहरूलाई लगाइरहे मलाई तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराहा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छपन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बे प्रोपराइटर जीवन बाबु सिलवाल एकपटक आई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 कम्प्युटर प्रविधिबाट नापतोल गरिने